अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब खबर विस्तारमा भारतकी विदेश मन्त्री सुषमा स्वराज तीन दिने भ्रमणका क्रममा आज साँझ छ बजे काठमाडौँ आउँदै हुनुहुन्छ उहाँको भ्रमणका क्रममा पाँचवटा विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार राजनीति सुरक्षा सीमा र सीमा व्यवस्थापनलाई पहिलो सूचीमा राखिएको छ भने आर्थिक सहयोग र पूर्वाधार दोस्रोमा छन् त्यस्तै व्यापार तथा पार्वन तेस्रो ऊर्जा र जलस्रोत चौथो तथा संस्कृति शिक्षा र मीडियालाई पाँचौं प्राथमिकतामा राखिएको छ यी विषयमा दुवै देशका विज्ञहरूको सहभागितामा छलफल हुनेछ तेइस वर्षपछि विदेश मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको बैठक बस्न लागेको हो सन् उन्नाइस सय स्थापना भएको आयोगको सन् उन्नाइस सय दोस्रो बैठक बसे यता बैठक बस्न सकेको छैन बैठक भोलि दस बजे शुरू हुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता दीपक धितालले जानकारी दिनुभयो भ्रमणका क्रममा कार्यक्रममा भारतीय विदेश मन्त्री सुराजले राष्ट्रपति प्रधानमन्त्री र विभिन्न राजनैतिक दलका नेताहरूसँग भेट गर्नुहुनेछ भारतीय विदेश मन्त्री सुराजको भ्रमणलाई सन् अठार गते हुने प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीको रूपमा पनि लिइएको छ सरकारले भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलका एजेण्डा तय गरेको छ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वराजको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डा टुङ्गो लगाएको हो मन्त्री परिषद बैठकले आजबाट अवकाश पाउन लागेका सचिव युवराज भूषाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढ़ीमा एक वर्षका लागि कागजमा पठाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री महेन्द्र रिचालले जानकारी दिनुभयो यसै गरी बैठकले सेवाबाट अवकाश लिएका सचिव कृष्ण हरि बास्कोटालाई प्रशासनिक सुधार उच्च स्तरीय समितिमा विज्ञ सदस्यको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ त्यस्तै सेवापुरी राष्ट्रिय निकुञ्जभित्र रहेको नागार्जुन जंगलमा चौबिसै घण्टा निशुल्क आवाज आवाजको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको रिचालले जानकारी दिनुभयो रौतडको चन्द्रपुर नगरपालिका एकमा पर्ने महेन्द्र राजमार्गको दुई छुट्टा छुट्टै स्थानमा आज बिहान भएको सुबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा बाह्रजना घाइते भएका छन् काठमाडौँबाट गौर जाँदै गरेको नाचार ख आठ नौ शून्य चार नम्बरको बसको टक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृतकको शनाखत भएको छैन यस्तै काठमाडौँबाट राजविरा जाँदै गरेको नापास ख एक दुई छ नौ नम्बरको बस दुर्घटना योजना हुँदा बाह्र जना घाइते भएका छन् उनीहरूको चन्द्रनिगापुरको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जेरियाको विमान दुर्घटनामा परेको पुष्टि भएको छ विमान बर्किना फासोको सीमाबाट पचास किलोमिटर टाढा पर्ने मालिकको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बीबीसीले सुनाएको छ बर्किना फासोको राजधानी औका देवगोटबाट अल्जेरियाको राजधानी अल्जियर्सको लाकी उडेको विमानमा एक सय दसजना यात्रु र छजना चालक दलका सदस्य थिए उडेको पचास मिनटमा एयर ट्राफिक कन्ट्रोलसँग विमान को चालकले ठूलो आधी बिहिरी आएको र रोड परिवर्तन गर्न लागेको सूचना गराए लखत्तै विमान सम्पर्कविहीन भएको थियो र क्रोएसियाको फुटबल महासंघले म्यान्चेस्टर सिटीका खेलाड़ी सेको फुफानामाथि भएको भनिएको जातीय दुर्व्यवहारका विषयमा छानबिन गर्ने भएको छ क्रोएसियाको एसएनके रिजेकका क्लबसँग भएको खेलमा आफ्ना मिडफिल्डर फुफानामाथि जातीय दुर्व्यवहार भएको भन्दै एक्काइस वर्ष मणिको म्यान्चेस्टर सिटीको टिमले बिस्मै खेल छोडेपछि छानबिन गर्न लागिएको हो क्रोएसियाको फुटबल महासंघले जातीय दुर्व्यवहारलाई आफ्नो देशले निकै गम्भीरता साथ लिने गरेको र त्यस्तो छुट पनि नभएकोले छानबिन थालेको बताइएको छ छानबिन पछि त्यसको सत्य तथ्य वेबसाइट मार्फत सार्वजनिक गर्ने पनि क्रोएसिया फुटबल महासंघले जनाएको छ फुफामाथि जातीय दुर्वार भएको भन्दै सिटीका प्रशिक्षक प्याट्रिक पियारालले पहिलो हाफ सकिने लाग्दा खेलाड़ीलाई मैदान बाहिर निकालेका थिए रिजिकाले भने त्यसलाई अस्वीकार गर्दै आएको छ आफ्नो छ छजना नाइजेरियाका खेलाड़ी रहेको र जातीय दुर्व्यवहार नगरेको उसको तर्क रहेको छ अवस्थ दिउँसो एक बजेको अर्पण खबर सकियो सुचिता हमाल बिता भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one